श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि यणकथामिमां नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरै हरि ओ हरियो हरि ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां ते तेन त्यक्तेन मा हृदः कस्य स्वघनम् यम् ब्रह्मा वरुणेन्द्ररुद्रमरुत स्तुन्वन्ति दिव्यैस्तवै वेदै साङ्गपदक्रमोपनिषदै गायन्ति यम् सामगा ध्यानाङ्गस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपात्तमहम परमानन्द माधव या कुन्देन्दु तुषारहार या शुभ वस्त्रावृता या वीणा वरनन्द मण्डित करा या श्वेत पद्मासना या ब्रह्मा चित् प्रभृतिभिः देवै सदा वन्दिता सा मा पातु सरस्वती भगवती जाड्यापः नमोऽस्तु ते व्यासविशालबुद्धे विन्दायत पत्र नेत्र तेन त्वया पूर्ण प्रज्वालितो ज्ञानमय प्रदीप व्यासाय विष्णुरूपाय व्यासरूपाय विष्णुवै नमो वै ब्रह्मनिधये वासिष्ठाय नमो नमः शांति शांति शांति कुमारजी आगे गर्नुहुन्छ हे अगस्त्य मुनि जब सतीदेवीले त्यस योग्य कुण्डमा हाम फालिन् तब अग्निले उनको शरीर भने डराउन सकेन अग्नि केवल प्रणाम गरी बसी मात्र रहे केवल सतीदेवीको प्राण मात्र त्यहाँबाट निस्कियो हे अगस्त्य मुनि यसरी सतीदेवीले यज्ञ कुण्डमा फाल हाली प्राण त्यागेको देखेर देवताहरू यक्ष किन्नर दैत्य दानव गन्धर्व नाग अप्सरा आदि त्यहाँ रहेका सबैले यी के अनर्थ भयो यो के भयो यो यस्तो अनर्थ के भयो भने आश्चर्य र डर मानिरहे त्यसै बेला अकस्मात धुलो उडी दस दिशा ढाकिदिँदा अन्धकार भयो भयो भने विपरीत भएर बहन थाल्यो जल मेघ पनि डर लाग्दो गरेर गजब सबै देवताका आँखामा धुलो भरिएर नदेख्ने हुँदा भूमिमा घोप्ट परे कसैलाई हावाले हुर्काइ कति रुन कराउन लागे कति आफ्नो बचाउ गर्न थाले कति भागे कति आफ्नो स्वास्नी छोराछोरीको सम्हार गर्नतर्फ लागे यसरी त्यहाँ महा दक्ष प्रजापतिले मनमा विचार गरेर सबै निम्तामा आएकाहरूलाई डराउनु पर्दैन डराउनु पर्दैन भनेर अनेक प्रकारका साहस दिएर चित्त आकुल भएकोले आफ्ना गुरु बृहस्पतिका नजिक गएर भने गुरु अब के गरौँ कसो गरौँ अनर्थ भयो हाकार भयो अत्यन्त डराएका थिए दक्ष प्रजापति उनलाई यस कुराको पक् कुनै पनि प्रकारको हेक्का भएन कि अब के गर्न सकिन्छ होला हाकार मचेको देखेर बिरणी उनको साथ छोड्न मानि नै रहेकी थिइनन् यज्ञ कुण्डमा यस प्रकारको अत्यन्त डरलाग्दो स्थिति थियो अघि गर्जेको मेघबाट अकस्मात रगतको वर्षा हुन थाल्यो टाढाबाट स्यान लगाएका र आकाशमा उडेका गीतहरूको आवाज सुनिन थाल्यो कुण्ड अझ बढी डरलाग्दो देखिन थाल्यो यज्ञमा उपस्थित सम्पूर्ण देव दानव दैत्य सन्दर्भ नाग अप्सराहरू आ आफ्ना बालबालिकाहरू आ आफ्ना सन्तान आ आफ्ना श्रीमतीलाई साथमा लिई भाग्न थाले कसैको घोडा अड्किएर त्यही लड्न थाले भूमिबाट उठ्न नसकी बचाउनको लागि कराउन थाले चिच्याउन थाले त्यसै बेला नारद ऋषि सतीदेवीले प्राण छाडेका बेलादेखि देवताहरूमा हाकार भएसम्मको सकल समाचार लिएर कैलाश पर्वतमा पुगी महादेवका चरणमा दण्डवत गरेर विन्ती गरे हे सुर सतीदेवीले प्राण त्याग गरिन् किनभने हे शशिशेखर हे वृषभध्वज हे करुणामय हे पिनाक पाणी पापिष्ट दक्ष प्रजापतिले हजुरको नाना तरले निन्दा गरे अनेक तरले हेला भरिएको त्यो कहाँको देवता हो त्यो त बौला हो त्यसलाई यस मेरो यज्ञमा नडाकी मलाई के होला ब्रह्मा विष्णु मेरा ज्वाइहरू छँदैछन् भनेर निन्दा गरेको सुनेर सती देवीले सहन नसकी लाताले पृथ्वीमा हानेर कसैको मुख नहेरी क्रोधले आगो जस्तो मुख पारेर यज्ञको प्रदक्षिणा गरी हजुरको नाम लिँदै यज्ञ कुण्डमा हाम फालेर प्राण त्याग गरिन् हे स्वर हजुरका भयले अग्निले शरीर दडाउन सकेका छैनन् प्राण मात्र त्याग गरेर शयन गरे झै यज्ञ कुण्डमा सुतिरहेकी छिन् यो कुरा बिन्ती गर्न भनेर आएको हुँ अब के गरौँ अनर्थ भयो यस्तो नारदको कुरा सुनेर महादेव पहिले त आश्चर्यचकित हुनुभयो त्यस पछाडि शङ्का व्यक्त गरेर भन्नुभयो हे नारद यो कुरा साँचो हो होइन होइन यो साँचो हुन सक्दैन कहाँ यस्तो हुन्छ र तब नारद भन्दछन् हे शिव जगतका मालिकको अगाडि यो मिथ्या अथवा झुटो कुरा म कसरी बोल्न सकुला ध्यान दृष्टिले हेर्नु भए अवश्य विश्वास पर्ला यस्तो नारदको कुरा सुनेपछि क्रोध गरेर तिनै आँखाबाट आगोको ज्वाला निकालेर धारा किट्दै रिसले दुवै हात मुठी पारी नारदको अगाडि भन्नुभयो हे नारद तेत्तिस कोटी देवताले रक्षा गरेको त्यस पापिष्ट दुष्ट दक्षको निर्मूल गरेर छोड्नेछु अब तिमी आफ्नो आश्रममा छौ तब नारद महादेवलाई दण्डवट गरेर आफ्नो लोकतर्फ लागे नारद गएपछि महादेवले आफ्नो प्यारी सतीदेवीलाई सम्झी अत्यन्त क्रोध गरी तिनै आँखाबाट आगोको ज्वाला चाहिँ ज्वाला निकाली आफ्नो जटाबाट एउटा जटा निकालेर पृथ्वीमा पछारे त्यसबाट पृथ्वी कम्पायामान गर्दै सिंहनाथ गरे चाहिँ गर्जदै हजार सूर्यका जस्तो तेज भएको दाहिने हातमा त्रिशुल लेगु मुण्डमाला लगाएको यस्तो डर लाग्दो मूर्ति भएको वीरभर्त उभिएर भने हे किन मलाई सम्झनु भयो फेरि अर्को जटा त्यसै गरी पछारेर त्यसबाट प्रलयकारको मेघ गर्जे गर्जेझै ठुलो स्वर गरी चौसठी योगिनी भूत प्रेत पिचासहरू सबै आफ्ना घर लिएर काली उत्पन्न भए ती कस्तो थिइन् भने लामा लामा धारा निस्केकी आकाश जस्तो पेट भएकी आँखाबाट आगो निकाल्ने केस कि बाघको छाला कम्बरमा बाँधेकी कहिले रातो लामो जिब्रो बाहिर निकाल्ने कहिले हाँस्ने डर लाग्ने अत्यन्त डर लाग्दो महाकालीले महादेवसित हात जोडेर भनिन् के सोच किन के कामले मलाई सम्झना गर्नुभएको हो त्यस्ता कुरा सुनेर महादेव भन्नुहुन्छ हे वीरभद्र हे महाबली पापिष्ट दक्ष प्रजापतिको यज्ञ विध्वंस गरेर तेत्तिस कोटी देवताले रक्षा गरेको दक्षको परि सम्भार गरियाओ यसै कामको निमित्त तिमीहरूको आराधना गरेको हो अब नन्दी भृङ्गी चौसठी योगिनी विषम जोर समेत भएर दक्षको यज्ञ नाश गरे तिमीहरू तुरन्त यस स्थानमा आऊ पहिले त यी गणहरूले महादेवको प्रसङ्ग बुझेनन् हे प्रभु यो के स्थिति भयो तब महादेवले फेरि क्रोध गरी भन्नुभयो मेरो यो आज्ञा हो तिमीहरू पहिले दक्षको त्यो यज्ञ विध्वंस हो तत्पश्चात हो तिमीहरूलाई सारा बेहोरा बताउनेछु अथवा तिमीहरू त्यहाँ पुगेपछि सबै बेहोरा जानेछु महादेवको आज्ञालाई शिरोधार्य गरी वीरभद्र महाकाली सबै गण लिएर सोमनाथ गर्दै पृथ्वीलाई कम्पाउँदै यमराज चाहिँ क्रोधले पूर्ण भएर कैलाशदेखि तर जाने यिनीहरूको चालामाला देखेर पृथ्वीलाई थाम्न साह्रै गाह्रो अत्यन्त ठुलो भैँचा साथै समुद्र ओर्लिएर यावत जीव जन्तु सबै त्राही त्राही भए अर्को प्रलयको जस्तो स्थिति पृथ्वीमा देखा यता दक्षिण प्रजापतिका यज्ञमा पनि अनेक तरको उत्पात हुन लाग्यो आकाशमा गिद्ध र काग मण्डलाकार गरेर कराई कराई घुम्न थाले स्यालले दुवै आँखा र मुखबाट आगोको ज्वाला निकालेर कराउँदै हिँड्न थाले फेरि रगतको वृष्टि भयो यज्ञमा आएकाहरू हाकार गर्न थाले यावत जीवात्मा त्राही त्राही भए यस उत्पातले यज्ञमा रहेका मध्ये कोही भाग्न थाले सबै विक्षे थिए स्वासी मानिस केटाकेटी बुढाबुढीहरू भरे भाग्न नसक्दा भुइँमा लडेर घोप्टो परि रुन कराउन थाले कोही अब के गर्ने के के उत्पात हो भनी त्राई त्राई भइरहेका भगत वीरभद्र महाकाली शिवगढ समेत मेघ गर्जे चाहिँ गजदै यज्ञ पुगेर यज्ञ विध्वंस गर्न थाले त्यहाँ रहेका देवता यक्ष दैत्य नाग गन्धर्व किन्नर दक्षका छोरीहरू देव कन्या नाग कन्या गन्धर्व कन्या ब्राह्मण बालक अप्सराहरू ताई ताई भगवान नारायण भनी ठुलो फोटे रुँदै कराउँदै दस दिशातर्फ भागे कोही भाग्न नसकेर टाउकोले टेकेर माटो खान थाले कसैको हात कसैको खुट्टा मर्कियो भाँचियो कति मुर्छा भई लडे तर विश्व प्रविधि देवता यक्ष किन्नर गन्धर्व दक्षको निमित्त आफ्ना आफ्ना शस्त्र अस्त्रले दैत्यहरूले झैँ भद्रकाली वीरभद्र माथि प्रहार गर्न थाले यसरी दुवैतिरका सेना सिंहनाथ गर्दै अघोर युद्ध गर्न थाले इन्द्रादी देवताले महाकाली वीरभद्र उपर ब्रह्मास्त्र अग्न्यास्त्र वरुणास्त्र भाइब्रास्त्र तोमर भिन्डीपाल गदा खड्ग मुसल नागपास आदि प्रहार गरे यसरी प्रहार गरेको देखेर वीरभद्रले पनि ती शस्त्रको निवारण गर्दै ठुलो शब्द निकालेर सैन्य सैन्यभित्र बलले पछि पाएका जतिको टाउको हिमोथे हात खुट्टा भाँची मुर्कीले हारे रगत छदाई मारी खाए फेरि महाकालीले काल खड्ग लिएर आफ्ना राता राता आँखा पारी वर्षाकालको मेघ गर्जे झैँ गर्सी सुकेका परालमा आगो लागे झैँ मृगका समूहलाई उन्मत्त सिंहले नासे झैँ छेडभरमा नाचे फेरि वीरभद्रले शत्रुहरूको सर वर्षाले क्रुद्ध भएर नन्दी चौसठी युगिनी भूत प्रेत समेत भएर देवगढमा कसैको टाउको कसैको हात पाउ खुट्टाइ रगत पिएर कोही नाच्दा कोही हाँस्दा थाले शिवगढ दक्षिणका सेनालाई मार्दै थिए विषमजोले पनि दक्ष प्रजापतिका सेनाका शरीरमा पसे अचेत तब तब वैकुण्ठनाथ विश्वकुमारले दक्ष प्रजापतिका सम्पूर्ण सेना अचेत भएर लडेको देखेर आफ्नो शरीरबाट चित्त जोर उत्पन्न गरी सबैलाई चेष्टा गराए सचेष्ट हुने बित्तिकै अनेक तराका शस्त्र अस्त्र लिएर बत्तीको पुतरी झै भएर वीरभद्रमाथि चाहिँ लागे पनि सुकेका खरमा आगो लाए चाहिँ सिंहनाथ गर्दै एकैछिनमा सबैलाई दक्ष प्रजापतिको सेनामा कसैको शिर छैन कसैको भिड छैन कसैको हात छैन कसैको पाउँ छैन कति कम्मर कराङ्ग भाँचिएर लडेका छन् कति थिला छन् यस्तो देखेर दक्षका सेना रक्षा गरेर कराउन थाले कोही भाग्न थाले कसैलाई कुनै रङ ठोके भाग्न नसक्ने जति पृथ्वीमा लडी कराइरहे यसरी सैन्य विध्वंस गर्दै जति पाएका देवता यक्ष गन्धर्व नागहरू समाति काटी युग्यमा घुमेर नाश गर्न लागेका वीरभद्रलाई हेरी विष्णुले राता राता आँखा पारेर नागले लामो श्वास फेरि चाहिँ गरी सुस्केर हाली अग्निको बल्दु ज्वाला चाहिँ भएर देव्रे हातले पाँच जन्य शङ्ख बजाई दाहिने हातले कमोदकी गदा उठाई सफार कारमा रुद्र जाई लागे चाहिँ वीरभद्रको सेना यस्तो देखेर देवता यक्ष गन्धर्व किल्ला सबै दक्ष प्रजापतिका सेनाले धन्य धन्य विष्णु तिम्रो जय होस् भन्दै शस्त्र अस्त्र लिएर लड्न थाले यस्तो देखेर महाकाली क्रोधले अग्निको ज्वाला जस्तै ज्वाला मुखबाट निकालेर चतुष्ठती योगिनी भूत प्रेत प्रथम गढ भएर खडकले काट्ने मुड्कीले हानेर मार्ने निमोठेर योग्यमा होम्ने गरेर दक्ष प्रजापतिको सेनालाई जसरी ठुलो वायुले बादललाई हल्लाई टुक्रा टुक्रा पारेर नाच्दछ तब विष्णुले निर्धक्कसँग त्यो गधा वीरभद्रका छातीमा हाले यसका चोटले वीरभद्र तत्काल भुइँमा पडी मुर्छा परे फेरि विष्णुले भूत प्रेत पिचास नन्दी भृङ्गीलाई शङ्खको शब्द गर्दै गधा प्रहार गरे यसले गर्दा शिवगण पनि निकै बेर मुर्छा परे कोही भाग्न थाले यस्तो अवस्था देखेर दक्ष प्रजापतिको सेना देव दानव यक्ष किन्नर नागहरूले धन्य धन्य विष्णु भनी स्तुति गरेर पुष्पवृष्टि पनि गरे विष्णुले बलपूर्वक पाँच जन शङ्ख बजाएकोले दक्ष सेनाले धन्य धन्य विष्णु भने जय जयकार गरेको शब्द मुर्छा भइरहेका महावीर वीरभद्रको कानमा गरे मुर्छाबाट बिउजी उठी हेर्दा आफ्ना सेना कोही मुर्छा परेका कोही भागिसकेका कोही भाग्न तयार भएका यस्तो अवस्था देखेर क्रोधले पूर्ण भएर काल समान त्रिशूल उठाई नारायण विष्णुलाई हेरेर बेगले छातीमा ताकी त्रिशूल प्रहार गरे त्यो त्रिशुल विष्णुका छातीमा लाग्यो त्यसको वेदना सहन नसकी सबै द्वारबाट रगत बगाई रणभूमिमा लडी विष्णु मूर्छा भए वीरभद्रले मूर्छा विष्णु मूर्छा परेपछि प्रलयकारको मेघ घर्जे झैँ गर्जेर दक्षका सेनामाथि चाय लागेर कोटी कोटी सैनिकको नाश गरे वीरभद्र गजेको स्वर खप्न नसकेर दक्ष प्रजापतिका सैन्य त्राही त्राही भनेर कराई भाग कति भागे पनि मुर्छा भइरहेका शिवगढका कानमा वीरभद्रको गर्जना पर्न गयो हत्तपत्त उठेर हेर्दा वीरभद्रले विष्णुलाई मुर्छा परि दक्ष सैन्य देवताहरूको नाश गर्न लागेको देखे धन्य धन्य वीरभद्र भन्दै ठुलो गर्जना गरेर दक्ष प्रजापतिको सेनामाथि जाइ लागे यस्ता तरहले घोर सङ्ग्राम भयो हे अगस्त्य मुनि भद्र महाकाली यी देवताहरू जस्तै देवताहरूको टुप्पी समाई खडगले काटेर मारे कसैलाई मुडुकीको चोटले मारे कसैलाई बरक्क निमोठेर मारे कसैको कुखा काखीमा पाल पारेर मुख लगाई रगत पिउन थाले कसैलाई हुबी दिए यसरी कोटी कोटी देवता यक्ष नागहरूलाई चौसठी योगिनी भूत प्रेत भएर मारे खाए दक्ष सेना नाश भएको देखेर महाकाली वीरभद्रका सेनाले जय जय वीरभद्र भनी अट्टहास गरी कराएको शब्द मुर्छा भइरहेका श्री विष्णुको कानमा पर्यो र मुर्छाबाट भिउजेर हेर्छन् त वीरभद्र महाकालीले प्रजापतिको सेना नाश गरेको र यज्ञ विध्वंस गर्न लागेको देखे तब विश्व अति क्रुद्ध भएर हे पापिष्ट वीरभद्र आज तेरो नाश गरेर दक्ष प्रजापतिको यज्ञ पुरा गर्नेछु अनि सम्पूर्ण देवता दैत्य गन्धर्व ना किन्नरहरूलाई सन्तोष होला आज एउटा त के एकादश रुद्र तेरो सहाय भएर आए पनि तेरो रक्षा गर्न सक्ने छैनन् सम्पूर्ण दुष्टको नाश गर्ने यो चक्र देखिस् भनेर आफ्नो सुदर्शन चक्र विष्णुले देखाए विष्णुले यसरी अभिमानपूर्वक परुख वाणी हेला गरेर भनेको शब्द सुनेर वीरभद्र विषार विष्णुलाई भन्दछन् हे पापिष्ट विष्णु सम्पूर्ण दुष्टको नाश गर्ने भनेर चक्र देखाइस् त्यो चक्र मेरो उप प्रहार गर्दा मुखले भन्ने मात्र होइन त्यसको पराक्रम पनि देखाइहाल वीरभद्रको यस्तो कठोर वचन सुनेर विष्णु पनि क्रोधपूर्वक त्यो सुदर्शन चक्र महावीर वीरभद्रमाथि प्रहार त्यो सुदर्शन चक्र पनि कोटी सूर्यको तेज जस्तो भएर कालको भेग गर्जे जस्तो गजेर काल रुद्र जाँदा चाहिँ भयो यस्ता तरले आएको सुदर्शन चक्रलाई देखि नन्दी भृङ्गी आदि गरिएका शिवगण त्राही त्राही महादेव भने वीरभद्र महाकालीका शरणमा गए समुद्र मन्थन गर्दा कालकुट बिच निस्क्यो र त्यस्तै जसरी महादेवले निलेथे त्यस्तै त्यो चक्र आएको देखेर वीरभद्रले पनि मुख बाइदिए त्यो चक्र मुखमा पस्यो र उनी निल्न तयार भए योदेखि विष्णु अत्यन्त डराई चाँडो गरी वीरभद्रका मुखदेखि सुदर्शन चक्र निकालेर तुरन्त अन्तर्ध्यान भएर वैकुण्ठतर्फ लाग्दा भए हे अगस्त्य मुनि यस प्रकार दक्ष प्रजापतिको त्यो यज्ञ विध्वंस भयो दक्ष प्रजापतिका कैयन ज्वाई छोरीहरू यस युद्धमा मारिए यो विध्वंसको वर्णन मैले तिमीलाई गरे अब बाँकी यसै क्रम अर्को अध्यायमा तिमीलाई सुनाउनेछु यति श्री स्कन्द पुराणे केदारखण्डे भागमात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी परमेश्वर व्रत कथाम दक्ष सेना विध्वंस नाम सप्तम अध्याय तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धुसरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राचितोदारकथाप्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् Pakistani, America, मनमा सन्तोष हुनु स्वर्ग प्राप्ति भन्दा पनि ठुलो हुन्छ सन्तोष नै सबैभन्दा ठुलो सुख हो सन्तोष यदि मनमा परिपूर्ण भयो भने त्यसभन्दा ठुलो कुरा संसारमा केही हुँदैन स्रोत महाभारत शान्ति पर्व तत्प्रणमामि सदा त्यस्तो सत्य सत्य होइन जसमा हिंसा भरिएको हुन्छ यदि दयाले युक्त छ भने बरु असत्य नै सत्य ठहर्छ वास्तवमा जेबाट मनुष्यको हित हुन्छ त्यही नै सत्य हो स्रोत देवी भागवत हाम्रो कल्याणको मार्गमा सबैभन्दा ठुलो खतरा नैतिक उद्देश्य र स्पष्टताको अभाव नै हो स्वस्थानी घेला हुँदै तिम्रै महिमा सबले गाउँछन् साली नदीमा भेला हुँदै तिम्रै महिमा सबले गाउँछन् सौभाग्यवती सबै मिलेर दीप ज्वलित आदरणीय श्रोता एउटा कार्यक्रम सम्बन्धमा जानकारी यहाँहरूले सुन्नुभएको यो श्री स्वस्तानी व्रत कथा यहाँहरूले बेलुका आठ बजी पनि पुनः प्रसारण सुन्न सक्नुहुनेछ को अगाड़ी कि न जाऊं हाथ पसारी पसारी बल बलविद्या जाऊं हाथ पसारी पसारी ले शिव जी उभारी भव सागर घूमरी में